बुलबुल एउटा इरानी चरा बुलबुल दिन सक्नुहुन्छ छोरीलाई यस्तो सत्कार दिनुहोस् दिन सक्नुहुन्छ छोरीलाई यस्तो सत्कार दिनुहोस् कसैलाई हात नथापोस् यस्तो व्यवहार दिनुहोस् पैसा रुपियाँ त काबिल भए आफै कमाउन सक्छ पैसा रुपियाँ त काबिल भए आफै कमाउन सक्छ सबै सामु देखाउन सकोस् यस्तो अनुहार दिनुहोस् कसैलाई हात नथापोस् यस्तो व्यवहार दिनुहोस् कायर सीता नबनाउनुहोस् या छली द्रौपदी नै कायर सीता नबनाउनुहोस् या छली द्रौपदी नै बरु बनोस् वीराङ्गना यस्तो संस्कार दिनुहोस् कसैलाई हात नथापोस् यस्तो व्यवहार दिनुहोस् बाँचोस् केही समय मात्र बगिनी भएर बाँचोस् बाँचोस् केही समय मात्रै बगिनी भएर बाँचोस् उसले हाँसेर बाँच्न सक्ने यस्तो संसार दिनुहोस् दिन सक्नुहुन्छ छोरीलाई यस्तो सत्कार दिनुहोस् कसैलाई हात नथापोस् यस्तो व्यवहार दिनुहोस् भोला विद्रोहको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म तपाईँले इमेलहरू मार्फत पठाउनुभएका गजलहरूको वाचन गर्दै सुमधुर हिन्दी उर्दू गजलहरू प्रस्तुत गर्नेछु दुई हजार छैसठी सालदेखि तपाईँ उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल हरेक बुधबारको साँझमा सुन्दै आउनुभएको छ सवा नौ बजेदेखि दस बजेसम्म हामी बुलबुलमा विभिन्न गजलहरूका साथमा रात्रि गन्थन प्रस्तुत गर्छौं तपाईँले पठाउनुभएका गजलहरू वाचन गर्छौं र कहिलेकाहीँ गजलकारहरूलाई पनि लिएर आएर कुराकानी सुनाउँछौ र यसै क्रममा हामीले केही साता यता Bulbul Sahitya at Gmail dot com बुलबुलको लागि गजल पठाउने इमेल ठेगाना भनेर गएको साता मैले उद्घोष गरेको थिएँ यति धेरै गजलहरू पठाउनु भएको छ कि मैले इमेलमा सकियो भनेर भनेका गजलहरू अब फेरि अलि धेरै नै जम्मा भइसकेका छन् तीमध्येका केही गजलहरू आज लिएर आइपुगेको छु आफ्नो पालो आएन भनेर नआत्तिनुहोला तपाईँको पालो रोल क्रम अनुसार आउँछ कृपया गजल पठाउँदाखेरि युनिकोडमा लेखेर पठाउनुहोला डाउनलोड गर्न नपर्ने गरी युनिकोडमा पेस्ट गरेर पठाइदिनु भयो भने सजिलैसँग मैले पाउन सक्छु र म आजको पहिलो सांगीतिक गजल राख्छु ये तेरा घर ये मेरा घर ये तेरा घर ये मेरा घर किसी को देखना हो घर तो पहले आके मांग ले मेरी नजर तेरी नजर ये तेरा घर ये मेरा घर किसी को देखना ये मेरा घर ये घर बहुत हसीन है ये घर बहुत हसीन है गजल लेख्छु म सबको मन रुने होस् यस्तो गजल लेख्छु म सबको मन रुने होस् रसाएर आँखाबाट बर्बर आँसु चुहने होस् मेरा चोटका अध्यायहरू बिस्तारै पढ्दै जाँदा मेरा चोटका अध्यायहरू बिस्तारै पढ्दै जाँदा चसक्क चसक्क घोचेर मुटुभित्रै छुने होस् रसाएर आँखाबाट बर्बर आँसु चुहने होस् ओल्टाई पल्टाई घाउहरू हेर्दाखेरि दुनियाँले ओल्टाई पल्टाई घाउहरू हेर्दाखेरि दुनियाँले ढुङ्गा जस्तो हृदय नि छिया छिया हुने होस् रसाएर आँखाबाट बर्बर आँसु चुहुने होस् वियोगमा तडपिएका लाखौं लाख दिलहरूको वियोगमा तडपिएका लाखौं लाख दिलहरूको धड्कन बनी धड्किएर व्यथाहरू बुझ्ने होस् यस्तो गजल लेख्छु म सबको मन रुने होस् रसाएर आँखाबाट बर्बर आँसु चुहुने होस् हुम्लाबाट अर्जुन पुनले पठाउनु भएको गजल मैले वाचन गरेर सुनाएँ गएको साता हामीलाई उहाँले पठाउनु भएको थियो बुलबुल साहित्य एट जिमेल डट कममा र म यसै गरी क्रमिक रूपमै इमेलमा मलाई प्राप्त भएका गजलहरूलाई प्रस्तुत गर्दैछु आजको कार्यक्रममा कृपया फोटो फर्मेटमा धेरैले गजलहरू पठाउनु भएको छ फोटो फर्मेटमा पठाएको गजललाई हामीले प्रस्तुत गर्दैनौँ कृपया फोटो फर्मेटमा नपठाउनुहोला मैले आजको कार्यक्रममा एकपटक फेरि अनुरोध गरेँ र धेरै गजल पनि एउटै कार्यक्रममा नपठाउनुहोला धेरै गजल एउटै कार्यक्रममा पठाइसकेपछि तपाईँलाई फेरि आफ्नो गजल किन आएन भन्ने पर्छ होला हामीले एउटा मात्रै वाचन गर्छौँ र त्यो तल तल पुग्दै गएपछि छोड्दै जान्छ भन्ने जानकारी गराउँदै अब एउटा साङ्गीतिक गजल राख्छु अनुराधा पौडालको आवाजमा र अनुहारको साथ छ यसमा क्यू भला आप तिल आ... लगाते हैं आपसे दिल को हम लगाते हैं हमसे क्यों आप रूठ जाते हैं आपसे दिल को हम लगाते हैं फिर क्यों हमें डराते हैं लोग फिर क्यों हमें डराते हैं हमसे क्यों आप रूठ जाते हैं आपसे दिल को हम लगाते हैं मेरी सबैतिर अलिअलि चुड्नुपर्छ हजुर सबैतिर अलिअलि चुड्नुपर्छ हजुर गरिबलाई त गाँस पनि जुर्नुपर्छ हजुर आधा पेटमा रमाएरै आधा जीवन गयो आधा पेटमा रमाएरै आधा जीवन गयो अगाउन्जी खान भत्तेर कुर्नुपर्छ हजुर गरिबलाई त गाँस पनि जुर्नुपर्छ हजुर रहर के गर्नु पखेटा काटिएपछि चरीको रहर के गर्नु पखेटा काटिएपछि चरीको आकाश छुन बेगमारी उड्नुपर्छ हजुर गरीबलाई त गाँस पनि जुर्नुपर्छ हजुर कसैको सत्कारले फेरि सम्झाएर गयो कसैको सत्कारले फेरि सम्झाएर गयो फूलले चिता सजाएर डढ्नुपर्छ हजुर गरीबलाई त घाँस पनि जोर्नुपर्छ हजुर जब जब मनको आँगन भिजाउँछन् आँखा जब जब मनको आँगन भिजाउँछन् आँखा चिहान खनी आफ्नै मन पुर्नुपर्छ हजुर गरीबलाई त गाँस पनि जुर्नुपर्छ हजुर सबैतिर अलिअलि चुड्नुपर्छ हजुर यो गजल कमल कौशिकको अतीतको मान्छे उहाँले आफ्नो उपनाम राख्नुभएको छ कमल कौशिक अतीतको मान्छे मिक्साजुङ सात लुमाङ दिन पाँच थरबाट उहाँले पठाउनु भएको गजल मैले वाचन गरेँ र अचेल इमेलमा प्राप्त भएका गजलहरूमा विविधता आइसकेपछि बुलबुलमा अझ बढी ऊर्जा मिलेको महसुस हुन्छ मलाई विविधता कस्तो किसिमको भने कहिले पाँच थरको गजल वाचन भइरहेको हुन्छ योभन्दा अगाडि मैले हुम्लाको गजल वाचन गरेँ हुम्लामा हुनुभएका गजलकारको गजल त्यस्तै गरी कहिले विदेशमा बस्नेहरूले पठाउनुहुन्छ र फरक फरक ठाउँका फरक फरक विषयवस्तुमा आएका गजलहरूले अझ बढी ऊर्जा दिने गर्छन् बुलबुलमा मसँग अब फेरि फरक मकवानपुर बकैया तीन घर भई अहिले दक्षिण कोरिया रहँदै आउनुभएका राजेन्द्र संयोगीको गजल छ उहाँको गजल वाचन गर्छु छोटो मिटरको यस्तो छ तिमी आऊ म राजी छु तिमी आऊ म राजी छु हात समाऊ म राजी छु सँगै सँगै जिउँला नि त सँगै सँगै जिउँला नि त कसमै खाऊ म राजी छु हात समाऊ म राजी छु धेरै भो देखादेख मात्रै धेरै भो देखादेख मात्रै दिलमै सजाऊ म राजी छु हात समाऊ म राजी छु तिमी र म जस्तै हाम्रो तिमी र म जस्तै हाम्रो दुई चार जन्माऊ म राजी छु तिमी आऊ म राजी छु हात समाऊ म राजी छु मकवानपुर बकैया तीन घर भाइ अहिले दक्षिण कोरिया रहँदै आउनुभएका राजेन्द्र संयोगीको यो गजल वाचनपछि अब अर्को सांगीतिक गजल भूपेन्द्र र मितालीको स्वरमा आए ऐसी मोहब्बत करले आओ मोहब्बत करें आओ महफिलों में हमेशा रहे महफिलों में तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगा बुलबुल एउटा इरानी चरा बुलबुल बुल। केही पर्खे केही पर्खन्छु अझै पनि केही पर्खे केही पर्खन्छु अझै पनि सोधनी गर्छु के छ भन्छु अझै पनि नबोलेको धेरै भयो जवाफ आउँछ नबोलेको धेरै भयो जवाफ आउँछ भनेर त्यही बाटो फर्कन्छु अझै पनि सोधनी गर्छु के छ भन्छु अझै पनि छोराको बिहे गरियो नाति खेलाउने छोराको बिहे गरियो नाति खेलाउने बाको चाहनासँग तर्कन्छु अझै पनि सोधनी गर्छु के छ भन्छु अझै पनि जुन कुराको शङ्का गर्थ्यौ नि तिमीले जुन कुराको शङ्का गर्थ्यौ नि तिमीले त्यही लागेको बानी झर्कन्छु अझै पनि सोधनी गर्छु के छ भन्छु अझै पनि झगडा गरेर माइत बस्न हुँदैन प्रिय झगडा गरेर माइत बस्न हुँदैन प्रिय आऊ धेरै सुनपानी छर्कन्छु अझै पनि केही पर्खे केही पर्खन्छु अझै पनि सोधने गर्छु के छ भन्छु अझै पनि जुम्ला मोफला तीन हिमा तीन घर भई अहिले दोहा कतार बस्दै आउनुभएका बीबीसी जुम्लीको गजल मैले वाचन गरेको थिएँ बीबीसी जुम्लीजीको गजल कतार बसेर उहाँले धेरै गजल लेख्दै गर्नुभएकोसम्म जानकारी थियो मलाई गुणात्मक गजलहरू छन् भन्ने पनि थाहा थियो केही गजलहरू पहिला पनि बुलबुलमा पढेको छु जस्तो लाग्छ र आज धेरै समय पछाडि नयाँ इमेल ठेगाना बुलबुल साहित्य एट जीमेल डट कममा उहाँले पठाउनु भएको गजल वाचन गरे र यो सँगै अर्को एउटा साङ्गीतिक गजल अब म राखिहाल्छु पालो छ अनुराधा पौवालकै तुम एक बार मेरे प्यार पी एक ही तो जाकर जहान की खुशियाँ तुम्हारे सारे सितम हंस के हम उठा लेंगे तुम एक बार दिए रब ने उन्हें लकीरों में अपनी ही हम लिखा लेंगे کر جہان کی خوشیاں जब एयरपोर्ट जहाज हुँदै विचार कतार लाग्यो जब एयरपोर्ट जहाज हुँदै विचार कतार लाग्यो मलाई पनि देश छोड्न हतार लाग्यो रगत बेचेर आमालाई सिक्री बनाएको थिएँ रगत बेचेर आमालाई सिक्री बनाएको थिएँ राजधानी टेक्न नपाउँदै सरकार लाग्यो मलाई पनि देश छोड्न हतार लाग्यो गणतन्त्र भएको देश यसलाई भनिन्छ होला गणतन्त्र भएको देश यसलाई भनिन्छ होला एम्बुलेन्स रोकेर सड़कमा सिंहदरबार लाग्यो मलाई पनि देश छोड्न हतार लाग्यो मेरो चिहान पनि यसै गरी श्रृङ्गार गरिदिनु मेरो चिहान पनि यसै गरी श्रृङ्गार गरिदिनु बेहुलीको भन्दा राम्रो चिहानको श्रृङ्गार लाग्यो मलाई पनि देश छोड्न हतार लाग्यो जब एयरपोर्ट जहाज हुँदै विचार कतार लाग्यो हुम्ला सर्केगाड गाउँपालिका घर भई अहिले जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एचए थर्ड इयरमा अध्ययनरत नरेन्द्र बुढाथोकी नरेन्द्रले खलङ्गा जुम्लाबाट पठाउनु भएको गजल थियो यो यसलाई मैले वाचन गरेँ र अब आजको बुलबुलको अन्तिम रात्रि संगीत राख्छु म सांगीतिक गजल ताजमहल में तुम राजेंद्र मेहता नीना मेहता का स्वर जब रात काले सारा आलम सो जाए तुम मुझसे मिलने क्षमा जलाकर ताज महल में आ जाना तुम मुझसे मिलने क्षमा जलाकर ताज महल में आ जाना जब आंचल रात का लहराए ने क्षमा जलाकर ताजमहल में आ जाना जब आचल रात का तन्हाई है जागी जागी सी माहौल है सोया सोया हुआ जैसे के तुम्हारे ख्वाबों में खुद ताज महल हो खोया हुआ हो ताज महल का ख्वाब तुम्हें ये ना मैंने पहचाना तुम मुझसे मिलने क्षमा जलाकर ताजमहल में आ जाना जब आंचल रात का लहराए अंधियारे में बस एक झलक दिखला जाना तुम मुझसे मिलने क्षमा जलाकर महल में आ जाना जब आचल रात का लहराए और सारा तुम मुझसे मिलने क्षमा जलाकर ताज महल में हवस् त यिनै साङ्गीतिक गजलहरू र तपाईँले पठाउनुभएका गजलहरूको वाचन सँगसँगै बुलबुलको अन्त्यतिर हामी आइपुगेका छौँ मैले बताएँ तपाईँले गएको सातादेखि हामीलाई पठाउनु भएको इमेल माया गरेर ती धेरै पठाइदिनु भएको छ कि मैले आजकै अङ्कमा समेट्न सकिनँ आउँदो बुलबुलका श्रृङ्खलाहरूमा तपाईँको इमेल समेट्नेछु र गजलहरू पनि लेख्नेछु छोटा छोटा रात्रि गन्थन शैलीका गन्थन अथवा आफ्ना मनका कुराहरू विचारहरू पनि लेखेर पठाउनु भयो भने अझ बुलबुललाई मिठो बनाउने कोसिस गर्नेछु भन्दै मैले ठेगाना दिन्छु बुलबुल साहित्य बियुएल बियुएल एसएएचआइटिवाईए एट द रेट जीमेल डट कममा हामीलाई इमेल पठाउनुहोला र सब्जेक्टमा बुलबुलको लागि इमेल भनेर अथवा बुलबुलको लागि गजल अथवा बुलबुलको लागि रात्रिगन्थन बुलबुलको लागि विचार केही लेखिदिनु भयो भने सब्जेक्ट हेर्ने बित्तिकै तपाईँको गजल यसमा छ भन्ने कुरा बुझिन्छ र त्यो इमेल खोज्दा भेटिहालिने जानकारी गराउँदै आजको रात्रि प्रस्तुति बुलबुलबाट उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरे बुलबुल विदा हुँदैछौ जाँदा जाँदै मोरङ पत्थरी शनिश्चर्य घर भई अहिले क्यानाडाको ओन्टारियो बस्दै आउनुभएका दिनेश मात्रै नाम लेख्नुभएको छ दिनेशको गजल वाचन गर्दै शुभरात्रि भन्छु जित्दैन मान्छे बारम्बार हारिरहन्छ जित्दैन मान्छे बारम्बार हारिरहन्छ टुटेको सपना डेरा सारिरहन्छ बनाउन खोज्छ नौलो संसार बनाउन खोज्छ नौलो संसार सक्दैन फेरि अनि बिगारिरहन्छ टुटेको सपना डेरा सारिरहन्छ अरूको खुसीमा मन खोलेर हाँस्छ अरूको खुसीमा मन खोलेर हाँस्छ आफ्नो भने रहरहरू मारिरहन्छ टुटेको सपना डेरा सारिरहन्छ म बुझ्न खोज्छु त्यो मनको कुरा म बुझ्न खोज्छु त्यो मनको कुरा अनेकौं बाहना बनाई उटारिरहन्छ जित्दैन मान्छे बारम्बार हारिरहन्छ टुटेको सपना डेरा सारिरहन्छ बुलबुल एउटा इरानी चरा बुलबुल